समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षीबाट म सुजिता अब खबर विस्तारमा टिका टालो लगाएर विवाह नगर्ने भन्दै फरार रहेका एक व्यक्ति विरुद्ध पूर्वी चितवनको बकुलरमा गरिएको सडक अवरुद्ध खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ झडपपछि प्रहरीले अवरुद्ध सडक बल प्रयोग गरी दुई घण्टापछि सुचारू गरेको छ झडपमा परि प्रदर्शनकारीतर्फ एक महिला र अर्का एक प्रहरी घाइते भएका छन् प्रहरीले एकाएक बन्दकर्तामाथि लाठी प्रहार गरेपछि आधा घण्टा जति प्रहरी र पीडित पक्षबीच झडप भएको थियो झडपमा परि रत्ननगर निवासी कल्पना म्या र प्रहरी हवलदार राजीव सिंह घाइते भएका हुन् घाइते दुवैको थप उपचारका लागि भरतपुर लगिएको छ जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक सुरज कार्कीको नेतृत्वमा आएको प्रहरी टोली एक्कासी अमानवीय तरिकाले लाठी चार्ज गर्दा स्थिति असाम man असामान्य बनेको थियो यसैबीच सोही विषयको रिपोर्टिङमा खटिएका पत्रकारहरूमाथि समेत प्रहरी निरीक्षक कार्कीले अपशब्द प्रयोग गर्दै क्यामेरा फुरिदिने धम्की दिएका छन् समाचार सङ्कलनका क्रममा रहेका पूर्वी चितवन पत्रकार मञ्चका सचिव एवं सौर्य दैनिकका जिल्ला रिपोर्टर राजेन्द्र आचार्य रेडियो अर्पणका हेमराज आचार्य अभियान टेलिभिजनका अरुण गौतम र बेसु टेलिभिजनका प्रकाश सिगदेलको क्यामेरा फुरिदिने भन्दै सार्वजनिक मुद्दा हाल्ने समेत बताएका थिए सडक अवरुद्ध गर्नु अघि उनीहरूले नारा नाराबाजी गर्दै इलाका प्रहरीकाले रत्ननगर घेराउ पनि गरेका थिए रत्ननगर तीन बेल्सी निवासी सुरज खनाल र रत्ननगर सुजन खनाल र रत्नगर आठ फर्सौनी बस्ने निशा ढकालबीच विवाहका लागि गत फागुन तीस गते भव्य रूपमा टिकाटालो लगाई यही वैशाख एघार गते विवाह गर्ने निदो भएको थियो बिना कारण केटा फरार भएपछि पीडित केटीपछि आक्रोशित भएका हुन् केटाले केटीलाई फोन सम्पर्क गरी आफ्नो सुर गर भने धम्की समेत दिने गरेको केटीका काका रामबाबु ढकालले जानकारी दिनुभयो केटाले केटीलाई धम्की दिएपछि पीडित केटीपछिले प्रहरीमा उजुरी समेत दिएका थिए तर पनि पक्राउ गरेको केटा खनाललाई बिना कारण छोडेपछि केटीका आफन्त तथा स्थानीयवासी आक्रोशित भई आन्दोलन उत्रिएका हुन् एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनिया राष्ट्रपति सिजिङ पिङबीच भेटवार्ता भएको छ बिहिबार अपराह भएको भेटमा दुई देश र दुई पार्टी बीचको सम्बन्ध सुधारबारे छलफल भएको प्रचण्डका स्वकीय सचिव चुडामणी खड्काले जानकारी दिनुभयो करिब पैँतालिस मिनट भएको भेटमा नेपालको आर्थिक विकासमा चिनिया सहयोगबारे समेत कुराकानी भएको थियो प्रचण्डले जलविद्युत र पर्यटनका साथै पूर्वाधार विकासमा सहयोग गर्न आग्रह गर्नुभएको बताइएको छ भेटमा चिनिया राष्ट्रपतिले संविधान सभाको निर्वाचन भएर छिट्टै संविधान बनोस् भन्ने चिनको चाहना रहेको बताउनु भएको थियो प्रचण्डले भने चुनावी सरकार गठन भएको र छिट्टै मिति घोषणा हुने जानकारी गराउनु भएको थियो वैशाख एक गते चीन गएका प्रचण्डले उपराष्ट्रपति विदेश सहितका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गरिसक्नु भएको छ सरकारले नागरिकता वितरण सम्बन्धी निर्देशिका पारित गरेको छ फोटो सहितको मतदाता नामावली संकलनसँगै नागरिकता वितरणको काम सञ्चालन गर्न मन्त्री परिषद बैठकले निर्देशिका पारित गरेको हो यस्तै नागरिकता वितरणमा गृह मन्त्रालयबाट खटिने टोलीको लागि कार्य सञ्चालन विधि पनि पारित भएको छ टोली आउँदो आठ गतेदेखि देशभर खटिनेछ बिहिबार बसेको मन्त्री परिषद बैठकले माओवादी पूर्व लडाकुको समायोजन सम्बन्धी केही काम बाँकी रहेकाले सेना समायोजन विशेष समितिको सचिवालय संयोजकमा बाल सदानन्द शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ जलविद्युत विकासमा एसियाली विकास बैंक एडिबीसँग तेह्र अरब सहयोग लिन ऋणपत्रमा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अनुमति दिने निर्णय पनि भएको छ मन्त्री परिषद बैठकले नेपाल ट्रस्टको सम्पत्ति संरक्षणका लागि तीन करोड पच्चिस लाख रुपियाँ छुट्याउने निर्णय पनि गरेको छ मोकानपुरमा छोराले सौतेनी आमाको हत्या गरेका छन् घरासी झगडाका कारण सोह्र वर्षीय छोरा राजेन्द्र मोक्तानले दाउराले हिर्काउँदा सौतेनी आमा तुलसा मोक्तानको ज्यान गएको हो मकानपुर भारत गाविस पोखर बेसीका राजेन्द्र दाउराले हिर्काउँदा सौतेनी आमा तुलसाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ सौतेनी आमाको हत्या गर्ने राजेन्द्रलाई स्थानीयले पक्रेर प्रहरीकोमा बुझाएका छन् सुनको भाउ बिहिबार दोस्रो दिन पनि स्थिर छ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा खासै उत्तार चढाव नआएकाले भाउ स्थिर रहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ सुन बिहिबार पनि तोलामा उनपचास हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छ अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबारमा उत्तार चढाव नआएकोले अबको दिनमा भाउ घट्ने वा बढ्ने यसै भन्न नसकिने महासङ्घका महासचिव मा मणिक रत्न साकेले बताउनु भएको छ एकैपटक भाउमा भारी गिरावट आएपछि बजारमा सुनको माग बढेको छ भाउ घटेसँगै विवाहको लगन पनि भएकाले सुन किन्नेको सङ्ख्या बढेको व्यवसायीले बताएका छन् अहिले दैनिक सुनको माग चालिस किलोभन्दा बढी छ तर आपूर्तिमा समस्या हुँदा माग धान्न नसक्यो महासचिव साकेको भनाइ छ उपभोक्ताले भने भाउ बढ्ने आशमा व्यवसायीले कारोबार बन्द गर्ने गरेको गुनासो गर्दै आएका छन् सुनको भाउ स्थिर रहे पनि बजारमा बिहिबार चाँदीको भाउ केही घटेको छ तोलामा आठ रुपियाँले घटेर सुन चाँदी बिहिबार आठ सय घटेर चाँदी बिहिबार आठ सय नब्बे रुपियाँमा किनबेच भइरहेको छ पाकिस्तानको इस्लामाबाद उच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुशरफ विरुद्ध पक्राउ आदेश जारी गरेको छ अदालतले मुशरफको जमानतको माग अस्वीकार गर्दै पक्राउ आदेश जारी गरेको हो सन् दुई हजार सातमा न्यायाधीशहरूलाई घरमै नजरबन्दमा राखेको मुद्दामा जमानतको समय बढाउन माग गर्दै मुशरफ बिहिबार अदालतमा उपस्थित हुनुभएको थियो अदालतले पक्राउ आदेश दिँदा प्रहरी अदालतमा रहे पनि उहाँलाई पक्राउ भने नगरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दिल्ली डियर डेभिल्स र चेन्नई सुपर किङ्स बेस प्रतिस्पर्धा हुँदैछ बेलुका सभा आठ बजेपछि हुने खेलमा अन्तिम स्थानमा रहेको दिल्लीले सातौँ स्थानमा रहेको चेन्नईको सामना गर्न लागेको हो प्रतियोगितामा अहिलेसम्म चार खेल खेलेको चेन्नई दुईमा जित र दुईमा हार बिहोर्दै चार अङ्कका साथ सातौँ स्थानमा रहेको छ भने चेन्नई भन्दा एक खेल बढी खेलेको दिल्लीले पुरै खेल गुमाएको छ दिल्ली आज चेन्नईलाई पराजित गर्दै पहिलो जितको खोजीमा हुनेछ यसैबीच गैराती सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ शीर्ष स्थानमा पुग्ने क्रममा राजस्थानले मुम्बईलाई सतासी रनको फ्राकिलो अन्तरले पराजित गरेको छ हवस् त अपरान्न चार बजीको अर्पण खबर सकियो समाचार कक्षबाट म सुजिता हमाल बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो